नेपोलेक सम्झौता खारेजीको माग गर्दै संयुक्त संघमा ज्ञापन नेपोलेक विवादलाई अन्तर्राष्ट्रियकरण गर्न माग यातायात क्षेत्रमा विवाद गर्नुभन्दा सेवा प्रभावकारी बनाउन व्यवसायलाई सरोकारवालाको सुझाव कप्तटको विकास नहुनुमा स्थानीय राजनीतिक दलहरू नै बाधक रहेको आरोप भीमदत्त पन्तको स्मृतिमा छजना कृषकलाई अभिनन्दन पन्तको हत्या गरिएको ठाउँमा संग्रहालय बनाउनु पर्नेमा जोड र बझाङमा प्रशासनले ऋण निकालेर पहिरो पीडितलाई राहत उपलब्ध गरायो डोटीको छ तहको स्थानीय संरचनाको विरोध गर्दै सिमाना निर्धारण समितिलाई ज्ञापन पत्र प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारत र चीन बीच भएको लिपुलेख सम्झौता खारेजीको माग गर्दै संयुक्त राष्ट्र संघमा महासचिव बानकी मुन समक्ष ज्ञापन पत्र बुझाएको छ भारत र चीन बीच लिपुलेख सम्झौता भएको एक वर्ष बितिसक्दा पनि नेपाल सरकारले यस बीचमा चासो नदिएको भन्दै अखिल क्रान्तिकारीले नेपाल स्थित राष्ट्र कार्यालय मार्फत महासचिव मुनलाई ज्ञापन पत्र बुझाएको हो सोमबार अर्थात हिजो राजधानीको माइतीघरदेखि राष्ट्र राष्ट्र संघको कार्यालय पुलचोकसम्म विद्यार्थी संगठनको अगुवाईमा प्रदर्शन समेत गरिएको थियो प्रदर्शनमा सहभागीहरूले लिपुलेक नेपालको भएको र भारत र चीनले यसमाथि नजर नलगाउन चेतावनी दिँदै नाराबाजी गरेका थिए लिपुलेक विवादलाई अन्तर्राष्ट्रियकरण गर्न राष्ट्र संघका महासचिवलाई ज्ञापन पत्र बुझाइएको अखिल क्रान्तिकारीले बताएको छ यातायात क्षेत्रमा विवाद गर्नुभन्दा सार्वजनिक यातायात सेवा प्रभावकारी बनाउन सरोकारवालाहरूले यातायात व्यवसायहरूलाई सुझाव दिएका छन् एसपीएस टेलिभिजन रेडियो पश्चिम टुडीले कैलालीमा आयोजना गरेको पश्चिम सरोकार विषयका कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् उनीहरूले अरू यातायात व्यवसायको टिका टिप्पणी गर्नुभन्दा आफूले सञ्चालन गरेका सेवालाई प्रभावकारी बनाएर लैजान आग्रह गरेका छन् यातायात क्षेत्रमा आएको विवादका कारण आम सर्वसाधारणलाई दुःख दिनु अपराधपूर्ण काम भएको अधिकारकर्मी धनपति ढुङ्गा खनालले बताउनु भएको छ उहाँले पछिल्लो समय स्तरीय सेवा दिन्छु भन्ने सार्वजनिक यातायातका साधनले यात्रुलाई गन्तव्यमा नपुगाई बीच बाटोमा छोड्ने आधा बाटोबाट अर्कै गाडीमा पठाउने जस्ता अमानवीय कार्य गरिरहेकाले यस्ता कार्यलाई रोक्न आग्रह गर्नुभयो कानूनी बाटो हुँदाहुँदै बन्द हड़ताल गरी जनतालाई दुःख दिने काम गर्न नहुने उपभोक्ता अधिकार मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बताउनु भयो उहाँले जनताको हक हितमा रही स्तरीय र सेवा सुविधायुक्त सेवा दिन सम्पूर्ण यातायात व्यवसायलाई अनुरोध समेत गर्नु भएको छ सार्वजनिक यातायात व्यवसायहरूले जनताको आवश्यकता अनुसार सेवा सुविधा दिनुपर्ने इन्सेक नेपालका क्षेत्रीय संयोजक खडकराज जोशीले बताउनु भएको छ उहाँले कुनै पनि व्यवसायले सार्वजनिक सेवाका लागि सञ्चालन गरेका सेवा आफू कसै सञ्चालन गर्न नपाउने बताउनुभयो सामान्य कुरामा बन्द हडताल गर्नुभन्दा कानूनी बाटो खोजेर समाधान गर्नुपर्ने बताउँदै उहाँले जनतालाई सेवा दिन नसोड्न आग्रह गर्नुभयो प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कार्यक्रममा सेवा गुणस्तरीय छ भनेर भन्नुभन्दा पनि स्तरीय बनाउन आग्रह गर्नुभयो उहाँले पहाड़ी जिल्ला र लामो दूरीका सवारी साधनले यात्रुहरूलाई धेरै नै दुःख दिने गरेको बताउनुभयो खप्तर क्षेत्रको पर्यटन मन्त्री विकास नहुनुमा स्थानीय राजनीतिक दलहरू नै बाधक रहेको बताइएको छ नेपाल पर्यटन बोर्डमा पर्यटन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् खप्तडमा पर्यटन मैत्री पूर्वाधार विकास गर्ने उद्देश्यले आजभन्दा करिब आठ वर्ष पहिला खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन भई पर्यटन मन्त्रालयबाट करिब बीस करोड़ बराबरको बजेट जाँदा पनि खप्तडमा पर्यटन मैत्री विकास हुन सकेको छैन केही समय अगाडि मात्रै खप्तडको भ्रमण गरेर फर्किएका मुख्य सचिव पूर्व मुख्य सचिव लीलामणि पौडेलले खप्तडमा पर्यटन मैत्री विकासको बाधक धेरै पैसा भएर भएको बताउनु भएको छ उहाँले भन्नुभयो आठ लाखको हाराहारीमा पैसा जाने गरेको खप्तड क्षेत्र पर्यटन विकास समितिमा एकै पटक आठ करोड़को हारारीमा बजेट गएपछि स्थानीय राजनीतिक दलहरूको चासो बढ्यो रकम सदुपयोग भन्दा दुरूपयोगको क्रियाकलापहरू भए अन्तत पैसा नभएर भन्दा पैसा भएर खप्तडको विकास हुन सकेन कार्यक्रममा सामाजिक अभियन्ता सुभाष सिंहले खप्तड़ क्षेत्र पर्यटन विकास समितिमा कार्यकारी र अन्य पदाधिकारी नियुक्त गर्दा पार्टीको कार्यकर्ता भए पनि दक्ष र पर्यटन बुझेको व्यक्ति पठाउन सुझाव दिनुभएको छ त्यसै गरी पर्यटन व्यवसाय तथा टानका पूर्व अध्यक्ष जेबी सिंहले खप्तडमा निजी क्षेत्रलाई आकर्षित गर्ने खालका नीति नियम जरुरी भएको बताउनुभयो खप्तडमा पर्यटन क्षेत्र विकास समिति र राष्ट्रिय निकुञ्ज बीच समन्वय नहुँदा त्यहाँ जाने पर्यटकहरूले राम्रो सेवा सुविधा पाउन नसकेको पर्यटन अभियन्ता किशोर खड्काले बताउनुभयो उहाँले निकुञ्जका क्रियाकलापका कारण त्यहाँ जाने पर्यटकहरू खल्लो अनुभव बटुलेर आउनु परेको अनुभव सुनाउनुभयो अस्थिर राजनीतिक संरचना भएका कारण खप्तडको विकास सोची अनुरूप गर्न नसकिएको उप प्रधानमन्त्री भीम रावलले बताउनुभयो उहाँले खप्तडको विकासका लागि पहिला स्थानीय नै सचेत भएर लाग्नुपर्ने पनि बताउनुभयो साथै पर्यटन मन्त्रालयलाई योजनाहरूको राम्रोसँग अनुगमन गरी प्रभावकारी बनाउन सुझाव दिनुभएको छ कार्यक्रमबाट आएका सुझावहरूलाई कार्यान्वयन गर्दै लैजाने र खप्तडमा गएको रकमको सदुपयोग तथा पारदर्शितामा मन्त्रालय प्रतिबद्ध भएर लागि परेको पर्यटन मन्त्रालयका सचिव प्रेम कुमार राईले बताउनुभयो उहाँले आफू सचेत पनि रहेको जनाउनुभयो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ हिजो शहीद भीमदत्त पन्तको चौसठी स्मृति दिवस मनाइएको छ पन्तको जन्मथलो डडेलधुरामा विविध कार्यक्रम गरी उनको सम्झनामा दिवस मनाइएको हो स्मृति दिवसको अवसरमा बिहान डडेलधुरा बागबजार स्थित पन्तको शालिगमा मल्यार्पण गरिएको थियो भने उपक्षेत्रीय अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ यस्तै एक कार्यक्रमको आयोजना गरी जिल्लाका उत्कृष्ट किसानलाई अभिनन्दन गरिएको छ कृषि र पशुपालनको क्षेत्रमा उत्कृष्ट काम गर्ने छजना कृषकहरूलाई नगद दुई हजार कदरपत्र र दोसलाउडै सम्मान गरिएको हो सम्मानित हुनेहरूमा कृषि बालीतर्फ परशुराम नगरपालिका चार कटालका गोपाल पाण्ड्य अमरगढी नगरपालिका एकका गणेश ऐर र बगरकोट पाँच सिराटका देवराज महता रहेका छन् यसै गरी पशुपालनतर्फ सिग्राम तीन साउकर्कका शेरबहादुर देउबा चिपुर छ चौडीका वासुदेव भोरा र परशुराम नगरपालिका बाह्र तुला भाटीका सुमन धामी रहेका छन् शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले हरेक वर्ष तीनजना कृषि बाली र तीनजना पशुपालनतर्फका उत्कृष्ट कृषकहरूलाई अभिनन्दन गर्दै आएको छ यस्तै हिजै साँझ पन्तको शालिगमा कार्यक्रममा दीप प्रज्वलन समेत गरिएको थियो यसअघिका वर्षहरूमा एसएलसी परीक्षामा जिल्लाबाट उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका एकजना छात्र र एकजना छात्रालाई समेत छात्रवृत्ति दिने गरिएकोमा यस वर्ष ग्रेडिङमा नतिजा प्रकाशित भएका कारण उत्कृष्ट विद्यार्थी पहिचान गर्न नसकिएका कारण छात्रवृत्ति प्रदान नगरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनुभयो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्तर्क्रिया कार्यक्रममा समेत गरिएको थियो अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले शहीद भीमदत्त पन्तको स्मृतिका लागि उनको मृत्यु भएको स्थान डोटी र डडेलधुराको सिमाना गल्लेकमा गएर विस्तृत अध्ययन गरी सो क्षेत्रमा सहित भीमदत्त पन्त स्मृति संग्रहालय स्थापना गर्न पहल गर्नुपर्ने र जन्मेको ठाउँमा संरक्षण गरी पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड़ दिएका थिए किसान परिवारमा जन्मेका भीमदत्त पन्तले देशमै इतिहास कायम गरेको बताउँदै पूर्व विधायक मन्जु बमले भीमदत्त पन्तले अङ्कालेको बाटोमा लाग्नुपर्ने कार्यक्रममा बताउनु भएको थियो प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भए पनि गएको वर्षको फागुन उन्नाइस गति मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औप औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो विक्रमसम्म दुई हजार नौ सालमा कञ्चनपुरको ब्रह्मदेवमा लुकाएर राखिएको नुनको गोदाम कब्जा गरी किसानलाई वितरण गरेपछि नेपाली र भारतीय दुवै देशका शासकहरू उनका दुश्मन बन्न पुगेपछि विक्रमसम्म दुई हजार दस साउन सत्र गते डडेलधुराको आलिताल र डोटीको छतिवन गाविसको सिमाना क्षेत्रको गल्लेक भन्ने ठाउँमा खाना खाइरहेका बेला दुवै देशको सेनाहरूको टोलीद्वारा संयुक्त रूपमा घेरा हाल्न लगाई पन्तकै मित रहेका लालबहादुर थापाले उनको हत्या गरिएको भन्ने गरिन्छ त्यसको भोलिपल्ट उनको टाउको काटी हाल जिल्ला प्रहरी कार्यालय भवन रहेको नजिकै बाँसको लिङ्गोमा बहत्तर घण्टासम्म झुण्ड्याइएको थियो कि त जोत हलो कि त छोड थलो यदि होइन भने अब छैन भलो भन्ने नाराका साथ जोताहा किसानका पक्षमा ओकालत गरेका पन्त विक्रम उन्नाइस सय त्रियासी मङ्सिर दस गते डडेलधुराको कारी गाउँमा जन्मेका हुन् उनी पाँच वर्षको उमेरमा सदा आमाको मृत्यु भएको थियो भने उन्नाइस पन्ध्र वर्षको हुँदा बुवाको मृत्यु भएको थियो काँडा गाविस चार चुकझाडमा पहिरो पीड़ितलाई जिल्ला प्रशासन कार्यालय बझाङले ऋण निकालेर राहत उपलब्ध गराएको छ हिजो जिल्ला प्रशासन कार्यालयले काँडा गाविस चारका बहादुर बोहराबाट पच्चिस हजार रूपियाँ ऋण लिएर काँडा गाविस चारका पाँच परिवारलाई पाँच हजारका दरले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो प्रमुख जिल्ला अधिकारी खनालका अनुसार जिल्लाबाट तत्काल राहत उपलब्ध गराउन सम्भव नभएका कारणले सोही वडाका व्यापारी बोहराबाट पच्चिस हजार रुपियाँ ऋण लिएर पाँच परिवारलाई पाँच पाँच हजारका दरले राहत वितरण गरिएको हो बाह्र गतेदेखि लगातार परेको वर्षाका कारण चौध गते गाउँको मध्यभागमा पहिरो जाँदा काँडा गाविस वडा नम्बर चारका बमबहादुर बोहरा गोर बोहरा लालबहादुर बोहरा मोहन बहादुर बोहरा र मीनबहादुर बोहराको घर पहिरोले बगाएपछि विस्थापित भएर आफन्तकोमा शरण लिएर बसिरहेको प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले बताउनुभयो काँडा गाविसको सबैभन्दा ठूलो वडा नम्बर चार चुकझाडमा पहिरो गएपछि तेह्र परिवार विस्थापित भएका छन् ती सबै परिवार आफन्तको घरमा गएर बसिरहेको डिएसपी चन्दले बताउनु भएको छ साउन महिना सुरु भए धनगढी बजारमा दुधको अभाव देखिएको छ साउनको महिना खिर खाने प्रचलन भएका कारण माग अनुसारको दुध आपूर्ति हुन नसक्दा बजारमा दुधको अभाव भएको हो साउन महिनामा महिलाहरू व्रत बस्ने चाडपर्व लगायतका धार्मिक क्रियाकलाप बढी हुने भएका कारण पनि बजारमा दुधको अभाव देखिएको डेरी पसल पसल सञ्चालकहरूले बताएका छन् धनगढ़ी उपमहानगरपालिका अगाडि रहेको सीताराम डेरी पसलका सञ्चालक लक्ष्मीराज भट्टले साउन महिनामा दूध खपत बढी हुने भएका कारण माग अनुसारको दूध पाउन नसकेको बताउनु भयो धनगढ़ी उपमहानगरपालिका अगाडि नै सञ्चालनमा रहेको शीतल डेरी पसलका सञ्चालक सिद्धराज भट्टले साउनको महिना बढी दूधको आवश्यक भए पनि पूर्ति हुन नसकेको बताउनु भयो उहाँले दैनिक चार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 भीमदत्त पन्तको स्मृतिमा छजना कृषकलाई अभिनन्दन पन्तको हत्या गरिएको ठाउँमा संग्रहालय बनाउनु पर्नेमा जोड र बझाङमा प्रशासनले ऋण निकालेर पहिरो पीडितलाई राहत उपलब्ध गरायो जोचीको छ तहको स्थानीय संरचनाको विरोध गर्दै सिमाना निर्धारण समितिलाई ज्ञापन पत्र समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगत्तै बिबिसी नेपाली सियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार